उत्पत्तिको पुस्तक अध्याय सत्र खतनाको करार जब अब्राम उनान्से वर्षका भए तब परमप्रभु अब्राम कहाँ देखा पर्नुभयो र तिनलाई भन्नुभयो म सर्वशक्तिमान परमेश्वर हुँ मेरो सामु हिँड र निर्दोष भएर बस मेरो र तेरो बीचमा म आफ्नो करार पक्का गर्नेछु र म तेरो अत्यन्तै वृद्धि गराउनेछु तब अब्राम घोप्टो परे र परमेश्वरले तिनलाई यसो भन्नुभयो हेर यो मेरो करार तँसँग छ त असंख्य जाति समूहको पिता हुनेछस् अब उपरान्त तेरो नाउँ अब्राम हुने छैन तर अब्राहम हुनेछ किनकि मैले तलाई असंख्य जाति समूहको पिता तुल्याएको छु म तलाई अत्यन्तै फल्दो फुल्दो तुल्याउनेछु र तँबाट धेरै जातिहरू बनाउनेछु तँबाट राजाहरू उत्पन्न हुनेछन् तँ र तँ पछिका तेरा सन्तानका परमेश्वर हुनलाई मेरो करार मेरो र तेरो र तँ पछिका तेरा सन्तानहरूका बीचमा युग युगसम्म स्थापित गर्नेछु तैले प्रवास गरेको यो देश अर्थात सारा कानान देश तँ र तेरा भावी सन्तानलाई अनन्त अधिकारको निम्ति दिनेछु र म तिनीहरूका परमेश्वर हुनेछु अनि परमेश्वरले अब्राहमलाई भन्नुभयो तैले चाहिँ मेरो करार पालन गर्नुपर्छ त र त पछिका तेरा सन्तानहरूले तिनका पुस्तौंसम्म मेरो र तेरो बीचमा भएको तिमीहरूले पालन गर्नुपर्ने मेरो करार यही हो तिमीहरू मध्येको हरेक पुरूष जातिको खतना हुनुपर्छ तिमीहरूको आफ्नो खलाडीको खतना हुनुपर्छ मेरो र तिमीहरूका बीचमा भएको करारको चिन्ह यही हुनेछ तिमीहरूका पुस्तौंसम्म तिमीहरूमा हरेक पुरूष आठ दिनको हुने बित्तिकै त्यसको खतना गरियोस् र साथै तिनीहरूको पनि जो तिमीहरूका सन्तान होइनन् चाहे घरमा जन्मेको होस् अथवा कुनै विदेशीबाट दाम हालेर किनेको होस् जसको खलाडीको खतना भएको छैन त्यसको खतना हुनै पर्छ यसरी मेरो करार तिमीहरूको शरीरमा पछि परन्तुसम्म हुनेछ खतना नगरिएको जुनसुकै पुरूष जाति जसको खलाडीको खतना भएको छैन त्यो मानिस आफ्नो जातिबाट बहिष्कार गरिनेछ त्यसले मेरो करार भंग गर्छ फेरि परमेश्वरले अब्रामलाई भन्नुभयो तैरी पत्नी साराईलाई चाहिँ अबदेखि साराई नाउँले नबोलाउनु तर त्यसको नाउँ सारा हुनेछ म त्यसलाई आशिष दिनेछु र निश्चय नै त्यसबाट म तलाई एउटा छोरो दिनेछु म त्यसलाई आशिष दिनेछु र त्यो धेरै जातिहरूकी आमा हुनेछिन् जाति जातिका राजाहरू त्यसबाट उत्पन्न हुनेछन् तब अब्राम घोप्टो परी मनमनै हाँसेर भने के सय वर्ष पुगिसकेकोलाई सन्तान होला नब्बे वर्ष पुगेकी साराले बालक जन्माउलिन् अनि अब्रामले परमेश्वरलाई भने इस्मायल नै तपाईँको आशिषमा बाँचिरहे त हुन्छ तब परमेश्वरले भन्नुभयो हो तर तेरी पत्नी साराले नै तेरो लागि एउटा छोरो जन्माउने छिन् र तैले त्यसको नाउँ इसाहाक राख्नेछस् म त्यससित र त्यसपछि हुने त्यसका सन्तानसित आफ्नो करार स्थापित गर्नेछु अनि इस्मायलको विषयमा चाहिँ मैले तेरो बिन्ती सुने हेर म त्यसलाई आशिष दिनेछु र म त्यसलाई फल्दो फुल्दो तुल्याउने र प्रशस्त गरी त्यसको वृद्धि गराउनेछु बाह्र शासकको त्यो पिता हुनेछ र म त्यसबाट एउटा ठूलो जाति उत्पन्न गराउनेछु तर मेरो करार त म इसहाकसँगै स्थापित गर्नेछु जसलाई साराले आउँदो साल यही समयमा तँबाट छिन् तिनीसित कुरा गरिसकेपछि परमेश्वर अब्राम कहाँबाट जानुभयो तिनीहरूको आफ्नो खलाडीको खतना गर्दा अब्राम उनान्सय वर्ष पुगेका थिए र तिनको छोरो इस्मायल चाहिँ आफ्नो खलाडीको खतना गर्दा तेह्र वर्षका थिए अब्राम र तिनको छोरो इस्मायलको खतना एकै दिनमा भएको थियो तिनको घरमा जन्मेका र विदेशीहरूबाट दाम हालेर किनेका सबै पुरूषहरूको खतना तिनको खतना सँगसँगै भयो